उसलाई म विदेश जान्छु भन्दा ऊ आफैले भन्यो कि विदेश नजाऊ नेपालमा नै पढ जे गर्न मन लाग्छ गर तर विदेश चाहिँ जान पाउँदिनौ उसले भन्यो उसले त यो सब आफ्नो स्वार्थको लागि पो भनिराखेको रहेछ अनि म विदेश नगई यहीँ नै पढ्न थालेँ सोचेकी थिएँ ऊ साथमा भएपछि त एकदमै राम्रोसँग पढ्न सक्छु भनेर तर उसले त केही पलमा नै साथ छाडिदियो दादा आफूले सोचे जस्तो हुँदो रहन्छ के गर्नु म त साह्रै अभागी रहेछु जस्तो लाग्न थाल्यो दिन प्रतिदिन आफूलाई नै आफैदेखि घृणा लाग्न थाल्यो सोच्न थालेँ कि किन मैले त्यति स्वार्थीलाई यति धेरै माया गरेँ भनेर तर के गर्नु पछुताउनु बाहेक अरू केही पनि थिएन हो दादा भगवान्सँग रात दिन कराउने गर्थेँ तर त्यो ढुङ्गाको भगवान्को स्वरूपले मेरो यति पवित्र माया कहाँ बुझ्न सक्थ्यौ र त जब मानिसले त बुझेन भने भगवान् त आखिर ढुङ्गा नै त रहेछ नि हो दादा उसकै यादमा टडपेर बस्नु बाहेक अरू विकल्प थिएन मसँग खालि उसले गरेका ती झुटा बाचा कसम मात्र याद आइरहन्थ्यो उसँग बिताएका मिठा पल उसँग गरेका मिठा बाधहरू उसँग भएका साथका यादहरू पल पलमा झस्काइरहन्थे मलाई दादा उसलाई त जिन्दगीमा पैसा भए मात्र पुग्दो रहेछ म त गरिब नै परे उसँग बिछोड भएको करिब तिन महिना भएको थियो र फेरि मेरो जिन्दगीमा अर्को मान्छे उसको नाम एबाट आउँछ मानव उसको नाम अरुण हो हो अरुणको प्रवेश भयो अरुण मेरो जिन्दगीमा आयो उसले मलाई धेरै सम्झायो उसले खालि भन्ने गर्थ्यो कि पहिलाको कुरा सम्झेर मात्र नबस आफ्नो जिन्दगीलाई निरन्तरता देऊ पहिलाको कुराहरू बिर्सिदेऊ र नयाँ जिन्दगी सुरु गर हेर भूतलाई सम्झेर होइन वर्तमान र भविष्यलाई सोचेर आफ्नो जिन्दगीलाई चलाउन सिक यो पीडामा मात्र किन बस्यौ आखिर किन त्यो स्वार्थी युवराज खुसी छ तिमीलाई छाडेर भने तिमी पनि अत्यन्तै खुसी हुनुपर्छ उसले भन्थ्यो दादा तर म मभन्दा ऊ ठुलो जातको भएका कारणले पनि ऊ मेरो नजिक नआओस् भन्ने चाहना थियो एक त युवराजलाई बोल्नै गाह्रो भइरहेको थियो मलाई दादा मलाई अरुणले म प्रति देखाएको माया झुटो जस्तो लाग्यो अरुण पनि युवराज जस्तै स्वार्थी छ जस्तै लाग्थ्यो त्यो माथि अरुण त मभन्दा पनि ठुलो जातको हो दादा मेरो लागि राम्रो उपाय थियो कि अरुणबाट टाढा रहनु उसँग जातको कुरा गरेर नै अरुणबाट टाढा हुनुपर्छ जस्तो मलाई लाग्यो र त मैले पनि पटक पटक अरुणलाई यस्तै यस्तै कुरा भन्ने गर्थेँ र भन्ने गर्थेँ अरुणलाई म त सानै जातके तिमी ठुलो जातको तिमी मसँग के माया गर्छौ आफ्नो परम्परालाई पनि त हेर्नु पर्दछ हेर आफ्नो जातको केटीसँग तिम्रो आमाको इच्छाअनुसार बिहे गर मैले यस्तै भन्थेँ तर उसले सधैँ भन्थ्यो कि तिमी जातको कुरा नगर तिमीले युवराजलाई माया गर्छौ म मान्छु हेर ऊ त अब तिम्रो जिन्दगीमा आउँदैन कि जिन्दगीभर उसले दिएको पीडामा नै आफ्नो जिन्दगी बिताउन चाहन्छौ त हो दादा अरुणले बारम्बार मलाई यही कुरा सम्झाउने गर्थ्यो सुनाउने गर्थ्यो मलाई उसको कुरा अरू केही मन पर्दैन थियो दादा मात्र मेरो पीडालाई पनि आफ्नो पीडा जस्तो मानेर सधैँ राम्रोसँग सम्झाइरहन्थ्यो उसले सधैँ भन्थ्यो कि जातले केही हुँदैन आफ्नो मन मिल्नु पर्दछ तन मिल्नु पर्दछ अनि सुखी र खुसी भइन्छ उसको एउटा कुरा एकदमै राम्रो लाग्थ्यो मलाई अरुणले भन्थ्यो मलाई तिमी युवराजसँग कन्ट्याक्टमा रहन सक्छौ तर यति हो कि मलाई छाडेर उसँग जान पाउँदिन उनी फेरि हो दादा उसले यस्तो भनेपछि मैले सोच्ने गर्थेँ कि उसले मलाई माया गर्दो रहेछ म उसको मायाको संसारमा प्रवेश गर्न हुन्न मेरो पहिलो माया र अन्तिम माया भनेको नै युवराज हो अरुणको मायालाई स्वीकार गर्नु त पाबो जस्तो लाग्थ्यो मलाई र ऊबाट टाढा जानका लागि लाखौँ लाख बारम्बार म अरुणसँगको कुरामा युवराजको नाम जोडेर मात्र बोल्न थालेँ र त म अरुणसँग टाढा हुन सफल त भएँ तर दादा केही समय केही पलको लागि मात्रै हो केही समयको लागि मात्रै दादा हाम्रो कन्ट्याक्ट नभएको पनि सात महिना भइसकेको थियो विगतलाई फर्केर तपाईँलाई सुनाउँदैछु म मेरा यादका कुराकानीहरू मलाई युवराजको यादले सताइरहेको थियो अरुणको याद त मात्र त्यति बेला आउँथ्यो कि साथीले तँलाई अरुणको मायाको आँसु लाग्दछ प्लिज त उसँग एकपटक स्वरी माग भन्थे हो दादा त्यो बेला कति नराम्रो लाग्थ्यो सोच्थेँ अरुणको पवित्र मायालाई चिन्न सकिन जस्तो लाग्न थाल्यो कता कता उपर्ति मनमा खाली ठाउँ छ जस्तो लाग्न थाल्यो र त बाह्र कक्षाको परीक्षा दिएपछि नर्सिङ कोर्स पढ्ने भनेकी थिएँ तर मैले मम्मी बाबाको अनुमति बिना अरूणलाई मेरो जिन्दगी सुम्पन सक्दैन थिएँ त्यसकारण यदि मैले नर्सिङ पढेँ भने त उहाँहरूले अरूणलाई पक्कै पनि दिनुहुन्न किनकि उसले मात्र एसएलसी पढेको थियो यही सोचेर मैले नर्सिङ पनि पढेन बरु कम्प्युटर पढ्छु भने कम्प्युटर क्लास स्टार्ट गरे हो दादा त्यसपछि उसका साथीले मलाई सधैँ भन्थे कि प्लिज अरुणलाई एक्सेप्ट गर्नु उसको मन नदुखाउनु भनेपछि करिब सात आठ महिनापछि हाम्रो फेरि कन्ट्याक्ट भयो दादा तर अरुण पहिला जस्तो थिएन त धेरै परिवर्तन भएको थियो उसले भन्न थाल्यो कि म त भागी विवाह गर्नुपर्ला भन्दै मलाई जिस्काउँथ्यो हो दादा ऊ नेपाल पनि आयो मसँग भेट पनि भयो उसले बारम्बार मैले मम्मीलाई भनेको छु चिन्ता नगर यदि अहिले मम्मीले मान्नु भएन भने म दुई वर्षपछि आएर तिमीसँग नै विवाह गर्दछु भन्थ्यो खुसी लाग्थ्यो दादा मलाई माया गर्ने मान्छे त रहेछ नि यो संसारमा सोच्दै कहिलेकाहीँ र अनायासे बितेका खुसीहरू फेरि फर्के जस्तो लाग्थ्यो उसले मलाई कति माया गरेको थियो कि मैले त्यति माया गर्ने युवराजलाई समेत बोल्न सफल भएँ दादा एक दिनको कुरा हो उसले भन्यो कि आज केटी हेर्न जाने भन्नुभएको छ अङ्कलले आज फोन नगरौँ है हुन्छ भने मैले पनि मलाई कति नरमाइलो लाग्यो अब उसले विवाह गर्छ जस्तो लाग्न थाल्यो मनमा नै सोचेँ मनमा त खै के हो के हो अनेक थरी कुराहरू गुन्जिरहेका थिए मानसपटलमा मैले भन्न थालेँ हामी कन्ट्याक्टमा नबसौँ है तिमीले आफ्नो मम्मीको इच्छाअनुसार नै विवाह गर भने तर उसले यदि अरूसँग विवाह गर्नु परे त बरु विवाह नगरी फर्कन्छु भन्न थाल्यो तर दादा उसको माया त केही समयको लागि मात्र रहेछ भन्ने कुरा थाहा भयो किनभने दुई हजार एकहत्तर साल असोज बाह्र गते मेरो कक्षा बाह्रको रिजल्ट पनि आयो त्यो दिन मेरो लागि यति खुसीको दिन थियो त्यो खुसी म अरुणसँग साट्न चाहन्थेँ उसँग बाँड्न चाहन्थेँ उसलाई म आफै फोन गरेर भने म पास भएँ ऊ पनि कति खुसी भएको नाटक गर्यो र मलाई बधाई पनि दियो हो दादा उसले भन्यो कि आज पनि केटी हेर्न जाने हो रे फोन नगरौँ है मैले केटी मन परेन भन्छु अनि दुई वर्षपछि हामीले बिहे गर्नुपर्दछ तिमी राम्रोसँग पढला भने उसले मैले पनि हुन्छ भने त्यो खुसीको दिन उसले त मलाई समय दिनु पर्थ्यो यदि उसले मलाई चोखो माया गरेको थियो भने साँच्चै माया गरेको थियो भने हो दादा हामीले दुई वर्षपछि बिहे गर्नुपर्छ भनेको उसले दुई दिन नहुँदै बिहे गरे भनेर मलाई म्यासेज गर्यो हो दादा त्यो म्यासेज पढ्न साथ मेरो आँखाबाट अन्यासी साउने झरी जस्तै आँसुको बर्सात भयो एपीले त कस्तो माया गर्यो मलाई युवराजले भन्दा पनि ठुलो खाडलमा पारिदियो ठिकै छ पहिले